नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संसदको बैठकलाई राष्ट्रपति यादवले सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आज असार पन्ध्र एघारौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै रेडियो अर्पणले पनि पूर्वी चितवनका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गर्दै विद्रोहीले कब्जामा लिएको इराकको तिक्रेट नियन्त्रणमा लिएको सेनाको दावी नियन्त्रणमा लिने क्रममा सेनाले गरेको कारवाहीमा साठी लडाकुको मृत्यु र ब्राजिल र कोलम्बिया विश्वकप फुटबलको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 छ भूमिको चक्लाबन्दी र सामूहिक खेती प्रणालीमा पनि जोड दिएको छ राष्ट्रिय गौरवको आयोजनामा रकम नघटाई विकास निर्माणलाई तीव्रता दिइने र खरिद प्रक्रिया थप व्यवस्थित बनाउने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा गरिएको छ अहिले सारी मन्त्री परिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति यादव कहाँ पुर्याइनेछ दिउँसो राष्ट्रपति यादवले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ प्रधानमन्त्री सुशील कोइराला उपचार सकि अमेरिकाबाट फिर्ता हुन समय लाग्ने भएकाले नीति तथा कार्यक्रम समयमा नै प्रस्तुत गर्न लागि हो प्रधानमन्त्री कोइरालाले अमेरिकाबाट टेलिफोन गरी नीति तथा कार्यक्रम जोखिम र बजेट नरोक्न नरोक्न आग्रह गर्नुभएको थियो यसैबीच व्यवस्थापिका संसदले गर्ने सबै तयारी पूरा भएको जनाएको छ राष्ट्रपति यादवलाई छुट्टी छुट्टी बस्ने व्यवस्था स्वागतका लागि आवश्यक गृह कार्य उपराष्ट्रपति प्रधान न्यायाधीश लगायतलाई बस्ने व्यवस्था कूटनीतिक नियोग सरकारका उच्च अधिकारी सबैलाई बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ नेकपा एमाले महाधिवेशनका लागि आजदेखि काठमाडौँको भेरकुटी मण्डपमै सचिवालय स्थापना गर्ने भएको छ अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागि एमाले जनाएको छ एमाले यसपटक विद्युतीय मतदान प्रणालीबाट नेतृत्व चयन गर्ने भएको छ त्यसका लागि प्रतिनिधिको नामावली कम्प्युटर प्रणालीमा राख्ने काम भइरहेको जनाएको छ त्यसै गरी विभिन्न पदमा उम्मेद्वारी दिनका लागि पनि फारम अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था समेत मिलाइएको एमाले जनाएको छ एमालेको महाधिवेशन यही असार उन्नाइस गते सुरु हुँदैछ आज असार पन्ध्र गते एघारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ जिल्ला कृषि विकास कार्यक्रममा सितुवनले एघारौं धान दिवस का रूपमा मनाइरहेको छ रेडियो अर्पणले पनि पूर्वी चितवनका खैरेनी छ तुलसीपुर लगायत पूर्वी चितवनका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ पूर्व खेतीमा आधुनिकीकरण खाद्यान्न आयातमा न्यूनीकरण भन्ने नाराका साथ सरकार तथा गैर सरकारी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम आज हुँदैछन् नेपाल कृषि अनुसन्धान परिषद नाटको आयोजनामा आज बिहान कुमलतालमा धान दिवस विशेष कार्यक्रम हुँदैछ त्यसै गरी कृषि विभागले ललितपुरको लेलेमा र देशभरिका जिल्ला कृषि कार्यालयले जिल्ला जिल्लामा धान दिवसको कार्यक्रम गरिरहेका छन् धान दिवस तथा रोपाई महोत्सव मनाइरहँदा किसानले भने यस वर्ष समयमै रोपाई गर्न पाएका छैनन् मनसुन सक्रिय हुन नसक्दा रोपाई गर्न पुग्ने गरी वर्षा भएको छैन त्यसैले सिँचाइ सुविधा भएका ठाउँमा मात्र रोपाई भएको छ यस वर्ष अहिलेसम्म करिब नौ प्रतिशत रोपाई भएको कृषि मन्त्रालयले जनाएको छ वर्षे पानीको भर पर्नु पर्नुपर्ने किसानलाई असार पन्ध्र खुल्ला खुल्लो भएको छ पोहोर यो बेलासम्म झण्डै पन्ध्र प्रतिशत क्षेत्रमा रोपाई भइसकेको थियो आजको दिन धान रोपाई गर्दै दही चिउरा खाएर असार पन्ध्र मनाउने चलन रहेको छ दही चिउराले शरीरमा ऊर्जा दिने भएकाले धान रोपाईसँगै दही चिउरा खाने गरिएको हो पन्ध्र असारलाई मान रोपेर मरि उब्जाउने दिनका रूपमा लिने गरिन्छ नलप्रासीको कावासुतीमा रहेको मालपोतकाले अपाएको ठाउँमा सरेपछि सुकालीबाट सेवा लिँदै आएका सेवाग्राहीहरू मर्कामा परेका छन् मालपोतकाले र नापेकाले करिब चार किलोमिटरको दूरीमा हुँदा एकै दिनमा सक्ने काम दुई दिनमा पनि सक्न मुस्किल परेपछि सेवाग्राही मर्कामा परेका हुन् कावासुती नगरपालिका आठ सभापति चोकमा पूर्व पश्चिम राजमार्ग छेउमा रहेको मालपुत काले गत सात दश गतेदेखि काबुसिटी नगरपालिका दुईमा सरेको छ मालपुत काले आफ्नै भवनमा सरेको भए पनि नापी नापिकाले भने पहिलेकै यथास्थानमा रहँदा कार्य सम्पादन गर्न दोहोरो हिँड्नुपर्ने समस्या भएको देवचुली नगरपालिका पन्ध्रका सेवाग्राही नारायण सापकोटाले बताउनुभयो यसका साथै व्यापारीहरूसँग कालेको समन्वय नहुँदा मेसिनरी सामग्रीको उपभोगमा पनि मनोमानी ढङ्गले मूल्य लिने गरेको सुनाइएको छ विभिन्न कागजातको फोटोकपी गर्नुपर्दा कावासुती बजार क्षेत्रमा अधिकतम प्रतिकपी पाँच रुपियाँमा हुने भए तापनि त्यहाँका त्यहाँका व्यवसायीहरूले प्रतिकपी बिस रुपियाँसम्म लिने गरेको देवसुले नगरपालिका नगरपालिका के चुनु पाण्डेले गुनासो गर्नुभयो राजमार्गबाट पाइक पर्ने स्थानमा मालपोत काले स्थापना हुँदा विशेष गरी जिल्लाका सत्र पहाडी गाविसका सेवाग्राहीले ज्यादै शास्ति भोग्न परेको अर्खलाका तेजु सुनारीले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनुलाई तपाईँ के भन्नुहुन्छ ए राम्रो खेलको मूल्याङ्कन बे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 थप मद्दतका लागि भएको दृश्य देखाएको छ टेकरेट लगायत उत्तर र पश्चिम क्षेत्रमा सुन्ने लडाकुले दुवै दुई हप्ता अघि कब्जा गरेका थिए पाकिस्तानमा संघर्षरहित तालिबान विद्रोहीको पकड रहेको क्षेत्रमा सेनाले गरेको हवाई हमलामा कमाण्डर सिद अठार तालिबान लडाकुको मृत्यु भएको छ समाचार एजेन्सी एपिएफका अनुसार पाकिस्तानी एयरफोर्सको जहाजले उत्तरी स्थानको मिराजी र मेनसाह क्षेत्रमा व्यापक हमला गरेको थियो यी दुई जिल्ला तालिबान विद्रोहीको पकड क्षेत्र मानिन्छन् जहाँबाट पाँच लाख नागरिक विस्थापित भइसकेका छन् सेनाले एक विज्ञप्ति जारी गरी मिरालीमा एघार जना र मिरन शाह जिल्लामा सातजना आतंकवादी मारिएको जनाएको छ खेल समाचार चिलेलाई टाई ब्रेकरमा तीन दुईले हराउँदै आयोजक ब्राजिल विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ब्राजिललाई चिताउन उसका गोलकिपर जुलियर्स सिजर नायक साबित भए टाई ब्रेकरमा उनले मोरीको पेनिला पिनिला र एलेक्स च्यालेन्जको पेनाल्टी बचाएका थिए यस्तै चिलेका गुन्जालो जराले हानेको निर्णायक पेनाल्टी पोस्टमा लागेर फर्किएको थियो ब्राजिल काभेलियनको पेनाल्टी पोस्टबाट बाहिरिएको थियो भने हलकपको पेनाल्टीलाई भने चिलेका किपरले बचाएका थिए यसअघि निर्धारित र थपिएको एक सय बिस मिनटमा दुवै टिमले एक एक गोल गरेपछि खेलको निर्णय टाई ब्रेकरमा गरिएको हो खेलको अठानौ मिनटमा डेभिड लुइसले गोल गर्दै ब्राजिललाई अग्रता दिला खेलिरहेका थिए त्यसको चौधौँ मिनटपछि एलेक्स सान्जेलले बराबरी गोल फर्काएका थिए त्यसपछि चौनौ मिनटमा ब्राजिलका हल्कलले बललाई पुष्टमा छिराएपछि उनले ह्याड गरेको भन्दै रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन् पहिलो क्वार्टर फाइनलमा अब ब्राजिलले आउँदो शुक्रबार राति कोलम्बियासँग खेल्नेछ जेम्स रोड्रिगेस एक्लै दुई गोल गरेपछि कोलम्बिया उरुगेलाई हराउँदै विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ विश्वकप फुटबलको इतिहासमा कोलम्बियालाई पहिलोपल्ट क्वार्टर फाइनलमा पुर्याउन रोटी गोएसले अठाइसौं र पचासौं मिनटमा गोल गरे विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टर फाइनलका दुई खेल हुने भएका छन् राति पाउने दस बजे हुने पहिलो खेलमा नेदरल्याण्ड्स र मेक्सिको भिन्नेछन् नेदरल्याण्ड र समूह बीको विजेता हो भने मेक्सिको समूह एकको उपविजेता हो नेदरल्याण्डले चारै प्रतियोगितामा शत प्रतिशत नतिसा निकालेकाले आजको खेलमा पनि विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारीमा हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको भने उच्च मनोबलका साथ मैदान उत्रनेछ नेदरल्याण्डसका स्ट्राइकर रोबिन भानपर्सी भने आजको खेलमा मैदान उत्रिनेछन् यस्तै पाउने दुई बजे कोष्टारिका र ग्रिस पनि आम्ने सामने हुनेछन् जारी प्रतियोगितामा अप्रत्याशित नतिजा आत्मसात गरेका दुवै टिमको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टारिकाले समूह चरणमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने ग्रिसले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संसदको बैठकलाई राष्ट्रपति यादवले सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आज असार पन्ध्र एघारौं राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै रेडियो अर्पणले पनि पूर्वी चितवनका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गर्दै विद्रोहीले कब्जामा लिएको इराकको तिग्रेट सहर नियन्त्रणमा लिएको सेनाको दावी सहर नियन्त्रणमा लिने क्रममा सेनाले गरेको कारवाहीमा साठी लडाकुको मृत्यु र ब्राजिल र कोलम्बिया विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति मेक्सिको र नेदरल्याण्ड भिड्दै अवस्था दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुचिता हमाल बिदा नमस्कार